Thank you. नाचौँ नाचौँ लाउँदा यसपालिको तिजको गीतमा नाच्न भनी आउँदा हो ताने दुईतिर यता जाम्के उता जाम भए म त दुधारमा जसले माया धेरै गर्छ जान्छु हैतिर अरूको नाच देखेपछि नाचौँ नाचौँ लाउँदा यसपालिको तिजको गीतमा नाच्न भनी आउँदा हो ताने दुईतिर यता जाम्के उता जाम भए म त दुधारमा

खुसी भाजु म त तिम्रो साथ पाउँदा निको कोखमा बसी दोरी गीत गाउँदा हो ताने दुईतिर यता जाउँ कि उता जाउँ भए म त दोधारमा जसले माया धेरै गर्छ जान्छु उतिर खुसी छु म त तिम्रो साथ पाउँदा सन्तानीको कोखमा बसी दोरी गीत गाउँदा हो ताने दुईतिर यता जाउँ कि उता जाउँ भए म त दोधारमा जसले माया धेरै गर्छ जान्छु यतिर यता जाउँ कि उता जाउँ भए म त दोधारमा जसले माया धेरै गर्छ जान्छु यतिर हात समाए तानी हाल्यो मान्छेको भेला मैले पनि किन छाते जाउँ पर्या बेलामा ताने दुईतिर यता जाउँ कि उता जाउँ भाइ माताको धाममा जसले धेरै माया गर्छ जान्छु उतिर हात समय चाहिँ राम्रै छन् भनेर लुकी लुकी हेर्दा उता दुईतिर यता जाउँ कि उता जाउँ भए म त दुधारमा जसले माया धेरै गर्छ जान्छु दुईतिर त्यो बाटुली कम्मलैमा यी दुई हातले बेटा कुन चाहिँ राम्रै छन् भनेर लुकी लुकी हेर्दा उता दुईतिर यता जाउँ कि उता जाउँ भए म त दुधारमा कसले माया धेरै गर्छ जान्छु यतिर यता जान्छु उता जानु जसले माया धेरै गर्छ जान्छु यतिर Thank you. लुकी आफ्नो भन्दा

कसरी नाच्छ भन्दै दुवैतिर हेरे जब बिचमा परेपछि ठुलो सास फेरे हो ताने दुईतिर जान्थे उता जान्दै म त दोधारमा जसले माया धेरै गर्छ जान्छु यतिर कसरी नाच भन्दै दुबईतिर जब बिचमा परेपछि ठुलो शासक ताने दुईतिर यता जान्थे उता जाम भए म त दोधारमा जसले माया धेरै गर्छ जान्छु यतिर यता जान्थे उता जाम भए म त दोधारमा जसले माया

भरि उमेर सोह्र सत्र माया बस्यो सँग पढ्छु कि अल्पत्र हो ताने दुईतिर यता जाउँ उता जाउँ भए म त दुधारमा जसले माया धेरै गर्छ जान्छु यतिर दुवैजना बराबरी उमेर सोह्र सत्र बस्यो दुईटीसँग बस्यो कि अल्पत्र हो ताने दुईतिर यता जाउँ कि उता जाउँ भए म त रुदारमा जसले माया धेरै गर्छ जान्छु यता जाउँ कि उता जाउँ उता जाऊ महिलाहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर सुपा देउराले म्युजिक प्राले सगौरा प्रस्तुत गर्दछ गुलमेली गायक तथा सङ्कलन होमनाथ कुँवर र उमेश कुँवरको संयुक्त तिजको कोसेली ताने दुईतिर पिआरबी टिमेल साठी चौन्न तेइस तेइस साठी चौन्न तेइस तेइस फिमेल पिआरबिटी साठी चौन्न बाइस बयानब्बे साठी चौन्न बाइस बयानब्बे शब्द संयोजन उमेश कुँवर लय संयोजन कृष्ण कुँवर एरेन्जर यमन खनाल होमनाथ कुँवर र राधिका हमालको सुमधुर आवाजमा सुपा देउराले म्युजिक प्रणाली मार्फत सर्वत्र बजारमा उपलब्ध छ खोजी खोजी सुन्न नभुल्नुहोला प्रबन्ध निर्देशक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय